यहाँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा चुनावी वातावरण बनाउने विषयमा निर्णय गर्न काङ्ग्रेस सभापति सुशील कोइरालाले भोलि उच्च स्तरीय राजनीतिक समितिको बैठक बोलाउनु भएको छ आज बिहान सभापति सुशील कोइरालाको निवास महाराजगंजमा बसेको पार्टीको अनौपचारिक बैठकले चुनावी वातावरण बनाउन भोलि बेलुकी समितिको बैठक बोलाउने निर्णय गरेको हो काङ्ग्रेस महामन्त्री कृष्ण प्रसाद सेटौडाले संविधान सभा चुनावको मेते एन नेम चुनावी वातावरण बनाउने विषयमा बैठक बोलाउने निर्णय गरेको जानकारी दिनुभएको छ उच्च स्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका जिल्ला काङ्ग्रेस सभापति कोइरालाले भोलि साँझ पाँच बजे नयाँ बानेश्वरमा समितिको बैठक बोलाउनु भएको छ काङ्ग्रेसले संयोजक पाएको एक महिनामा दोस्रो पटक समितिको बैठक बस्न लागेको हो नेकपा माओवादी सहितका तेत्तिस दलले भोलि सोमबार गर्न लागेको नेपाल बन्द स्थगित गरेका छन् सरकार विरुद्ध आन्दोलनमा रहेका तेत्तिस दलको आइतबार काठमाडौँमा बसेको बैठकले भोलि रातो मचिन्द्रनाथको जात्रा लगायतका चाड परेकोले बन्द स्थगित गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता मणि थापाले जानकारी दिनुभएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा विवाद स्पद छविका पूर्व प्रशासक लोकमान सिंह कार्कीलाई नियुक्ति गरेको विरोधमा माओवादी सहितका सना तेत्तिस दलले बन्द आह्वान गरेका थिए तेत्तिस दलको बैठकपछि नेक नेकपा माओवादीका सचिव देव गुरुङले जानकारी गरेको विज्ञप्तिमा वैशाख एकतिस गते बिहान नौदेखि एघार बजीसम्म अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्य अगाडि विरोध प्रदर्शन गर्ने उल्लेख छ यस्तै जेठ एक गतेबाट सुरु हुने मेची काली राष्ट्रिय स्वाधीनता अभियान सुरु गर्ने विदेशीलाई नागरिकता नदिनका लागि नागरिकता वितरण टोलीहरूलाई अविलम्बन फिर्ता गर्न जिल्लाहरूमा जनप्रदर्शन र जनसभा गर्ने जनाइएको छ तेत्तिस दलले जेठ चौध गते काठमाडौँको खुला महसमा जनसभा गरी राष्ट्रिय स्वाधीनता अभियान समापन गमन गर्ने जनाएका छन् कायम मुकायम प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माले अहिले अदालत सबै पक्षबाट पेलिएर अचानो बनेको टिप्पणी गर्नुभएको छ जित्ने पछिले हामीलाई खुसी भएर शुभकामना दिन्छन् शर्माले भन्नुभयो कसैले मुद्दा हारे भने सन्तान नासिनु भनी श्राप दिन्छन् पेसागत र भौतिक सुरक्षाको माग गर्दै ज्ञापन पत्र बुझाउन गएको प्रेस चौतारी नेपालको टोलीसँग कामु प्रधान न्यायाधीश शर्माले आफू र अरूको गुनासो सुन्न बसेकीले कसैप्रति पूर्वाग्रह नबन्ने बताउनु भएको छ शर्माले अदालत मात्र पत्रकारिता एकअर्काको परिपूरक भएको भन्दै एक बिना अर्को पक्ष बलियो नहुने धारणा व्यक्त गर्नुभएको छ उहाँले सञ्चार माध्यमले अदालतको मनोबल गिराउने काम गरे त्यसको प्रभाव न्याय सम्पादनमा पर्ने दावी गर्नुभएको छ शर्माले पत्रकारको पेसागत अधिकारीको लागि आफू प्रतिबद्ध रहेको भन्दै अदालतमा सञ्चारकर्मीलाई बिना रोकटोक प्रवेश दिएको दावी गर्नुभएको छ नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देवालले आगामी संविधान सभाको निर्वाचनमा एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पार्नु भएको छ आज प्रेस युनियन अछामले मंगलसेनमा गरेको पत्रकार सम्मेलनमा देउवाले प्रतिस्पर्धी दल भएकाले एमालेसँग चुनावी गठबन्धन सम्भव नरहेको स्पष्ट पार्नु भएको छ प्रतिस्पर्धी दलसँग गठबन्धन गरी चुनावमा गएको इतिहास संसारमा कहीँ पनि नभएकाले एमालेसँग चुनावी समीकरण हुन नसक्ने देउवाको दावी छ यसअघि काङ्ग्रेस एमालेका शीर्ष नेताहरूले प्रजातान्त्रिक शक्तिबेज गठबन्धन गठबन्धन हुने बताए पनि आफूले कार्यकर्ताको भावना बुझेको र त्यो सम्भव हुने नदेखेको देवाले बताउनु भएको छ नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी थारूले आदिवासी जनजातिको पहिचानको आधारमा सञ्चालित आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनु पर्ने बताउनु भएको छ चितवनमा जारी महाधिवेशनको बन्द सत्रमा सम्बोधन गर्दै अध्यक्ष थारूले आदिवासी जनजाति आन्दोलन विगतको तुलनामा परिपक्व व्यवस्थित हुँदै गएको बताउँदै संघीय संरचनामा मुलुक जान लागेको बेला थप गम्भीर भएर खरो ढङ्गले आन्दोलनलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ मुलुकमा अहिले अन्तरिम संविधान लोकतन्त्र खुल्ला व्यवस्थामाथि निर्म बम प्रहार भइरहेकोले आदिवासी जनजातिको आन्दोलनलाई पनि गलत ढङ्गले व्याख्या गरिएको विभिन्न स्थानमा रहेका नेताहरू विशेष सचेत हुनुपर्ने पनि थारूको भनाइ छ अध्यक्ष थारूले आदिवासी जनजातिहरूले कुनै पनि जात धर्म संस्कृति विरुद्ध आन्दोलन गरेको नभए एकात्मक सामन्तवादी चिन्तन बोक्ने दल र निकायको विरुद्धमा आन्दोलन गरेको बताउनु भएको छ अध्यक्ष थारूले जातीय पहिचान र मुद्दाको विरुद्धमा रहेकाहरूलाई आठौँ महाधिवेशनको उद्घाटन सत्रमा देखिएको सशक्त सहभागिताले राम राम्रो जवाब दिएको बताउनु भएको छ त्रिभुवन विश्वविद्यालय आगामी जेठ तेइस गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ कार्यतालिका अनुसार जेठ नौ गतेसम्ममा सोभि निर्वाचन समितिको कार्य लैमा संगठन दर्ता तथा जेठ दस गते मतदाता नावली प्रकाशन गर्ने विश्वविद्यालय सूचना शाखाका प्रमुख भावना बज्राचार्यले जानकारी गराउनु भएको छ उहाँका अनुसार मतदाता सूचीमाथि दावी विरोध सहित अन्तिम नामावली प्रकाशन जेठ तेह्र गते उम्मेद्वारका लागि मनोनयन पत्र वितरण जेठ चौध गते प्रत्यक्ष र समानुपातिक दुवैको लागि उम्मेद्वारको मनोनयन पत्र प्रत्यक्ष तर्फको र समानुपातिक तर्फको सिलबन्दी नावली दाखिला एवं प्रत्यक्ष तर्फको उम्मेद्वारको नावली प्रकाशन जेठ सोह्र गते उम्मेद्वारको नामावलीमाथि दावी विरोध एवं नामावली प्रकाशन जेठ सत्र गते उम्मेद्वारको नाम फिर्ता एवं अन्तिम नामावली प्रकाशन जेठ उन्नाइस गते र मतदान जेठ तेइस गते हुनेछ सोमियो निर्वाचन विषम दुई हजार पैँसठी यता हुन सकेको छैन पाकिस्तानमा पूर्व प्रधानमन्त्री नवाज शरीफको दल पाकिस्तान मुस्लिम लिग पिएमएलएनले सत्ताको नेतृत्व गर्ने लगभग पक्का भएको छ शनिबार भएको आम निर्वाचनको पछिल्लो गणनामा पिएमएल सबैभन्दा अगाडि रहेकाले शरीफ फेरि एकपल्ट प्रधानमन्त्री बन्ने लगभग पक्का भएको हो राष्ट्रिय सभाका कुल दुई सय बहत्तर सिट मध्ये शरीफको दल छयालिस सिट जित्दै सबैभन्दा अगाडि छ यस्तै पञ्जाब प्रान्तमा पनि उनासी सिटसहित पिएमएल सबैभन्दा अगाडि देखिएको छ पूर्व प्रधानमन्त्री शरीफले पन्जाबको सोरोगधाबाट चुनाव जित्नु भएको छ जितपछि गृहनगर लाहोरमा समर्थकलाई सम्बोधन गर्दै शरीफले राष्ट्र विकासमा एकजुट हुन आह्वान गर्नुभएको छ प्रान्तीय सभाको मतगणनामा पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तहके इ इन्साफ पिटिआई सत्र सिट जिते दोस्रो र राष्ट्रपति आसिफ अली जरदारीको party Pakistan Peoples Party PPP चौध सिट जिते तेस्रो स्थानमा छ पिटिआईले एक खैबर पख्तुखामा बिस सिट जितेको छ भने पिपिपीले सिन्धमा चौबिस सिट जितेको छ खानले पेसावर र मियावलीबाट चुनाव जित्नु भएको छ भने लाहोरमा हार बेर्नु परेको छ र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछ अहिले केही बेर पछि सुरु हुने पहिलो खेलमा चौथो स्थानमा रहेको रोयल च्यालेन्जर बेङ्गलोर र सातौँ स्थानको कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा हुनेछ अहिलेसम्म खेलेको तेह्र खेलमध्ये आठमा जित दर्ता गरेको बेङ्गलोरको सोह्र अङ्क छ भने कोलकत्ताले समान खेलबाट पाँचमा मात्र जित हात पारेको छ त्यस्तै बेलुका सभा आठ बजेपछि हुने दोस्रो खेलमा शीर्ष स्थानको चेन्नई सुपर किङ्स र तेस्रो स्थानको राजस्थान रोयल्स भिड्नेछन् हवस् त अपरान्न चार बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भए नमस्कार अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot Hotel Star Banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस सुनो हजुर